पन्त र घनश्याम बुस्सालले उम्मेद्वारी दिँदै हुनुहुन्छ सचिवमा गोकर्ण विष्ट योगेश्वर राई भीम आचार्य प्रकाशवाला चुनाव लड्दै हुनुहुन्छ माया थकाली र रामचन्द्र यादव मध्ये एकजनाको टुङ्गो लाग्न बाँकी छ अहिले केही बेरमा टुङ्गो लगाएर राष्ट्रिय सभा गृहमा उम्मेद्वारी सार्वजनिक गर्ने नेपाल तयारी नेपाल पक्षले गरेको छ निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरी थप निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ व्यवस्थापिका संसदको बैठक आज बस्नेछ दिउँसो एक बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्यको मिति तय हुने कंग्रेस प्रमुख सचेतक सेन काजी श्रेष्ठले जानकारी दिनुभयो यस्तै आजको बैठकमा सरकारका तर्फबाट आर्थिक प्रक्षेपण प्रतिवेदन पनि प्रस्तुत हुने जनाइएको छ संघीयतावादी दलहरूलाई समेटेर ए माओवादीले आफ्नो नेतृत्वमा संघीय मोर्चाको घोषणा गर्दैछ मोर्चामा संघीयताको ओकालत गर्ने दलहरूलाई समेटिएको छ ए माओवादी अध्यक्ष प्रचण्डको नेतृत्व गठन हुने मोर्चाको दिउँसो त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेन सेन्टरमा पत्रकार सम्मेलन गरी घोषणा गरिने लागेको हो मोर्चामा ए माओवादी सहित अशोक राई नेतृत्वको संघीय समाजवादी मधेसी जनाधिकारी मधेसी जनअधिकार फोरम नेपालका साना दल सामेल रहेका छन् आकाशे पानी पर्खेर बसेका किसानलाई छरुवा धान लगाउन कृषि विज्ञले सुझाव दिएका छन् अबको दुई चार दिनमा पनि पानी नभएर रोपाई गर्न सकिएन भने छरुवा धान लगाउन उपयुक्त हुने नारका वरिष्ठ वैज्ञानिक मनोज ठाकुरले बताउनुभयो छिटो पाक्ने जातको छनौट र झारपात व्यवस्थापनमा ध्यान दिने हो भने छरुवा धानबाट पनि राम्रो उत्पादन लिन सकिने उहाँको भनाइ छ उहाँका अनुसार हर्दीनाथ एक सुक्खा धान तीन सुक्खा धान चार लगायतका जात लगाउन उपयुक्त हुन्छ धानका जात पानी नभएपछि खेतमा सिधै छर्न सकिन्छ यो भिजन कम्पनी नारका क्षेत्रीय अनुसन्धान केन्द्र तथा जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क गरेर धानका बिउ लिन सकिने ठाकुरले बताउनुभयो धान छर्नु अघि राम्रोसँग खनजोत गर्न र झारपात देखिने बित्तिकै हटाउन कृषि विज्ञको सुझाव छ नारकले विकास गरेको यी जातमा सुक्खा सहने क्षमता भएको कृषि वैज्ञानिक ठाकुरले जानकारी दिनुभयो लमचुङ पस गाउँ गाविस सिद्धिङका पन्ध्र जना बाल बालिकालाई गैर कानूनी रूपमा भारत लगिएको भन्दै प्रहरीमा मुद्दा परेको छ जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत नवीन चन्द्र खिमिरेले सिन्धीका जय प्रसाद गुरूङ लगायतका विरूद्ध प्रहरीमा साहिरी दिनुभएको हो प्रहरीले मानव बेचबिखन तथा सर्वसा नियन्त्रण ऐन दुई अन्तर्गत घटनाको अनुसन्धान शुरू गरेको प्रहरी निरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो प्रहरीले पुलिसले आज कास्कीबाट उद्धार गरिएका बालबालिकासँग बयान लिएर जिल्ला अदालतबाट प्रमाणित समेत गराएको छ बयान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 गरिएको हो अब अन्तर्राष्ट्रिय समाचार इजरायलले गाजा क्षेत्रमा गरेको हवाई कारवाहीमा बहत्तर भन्दा बढ़ी प्यालेस्टाइनीको मृत्यु भएको छ आक्रमणमा संयोग घाइते भएका छन् दुई दिनको कारवाहीमा मृत्यु हुनेमा बाल बालिका समेत रहेका छन् उता प्यालेस्टाइनी विद्रोही संगठन हमासले पनि इजरायली क्षेत्रमा रोकत आक्रमण जारी राखेका छनृ खेल समाचार विश्वकप फुटबल अन्तर्गत आज बिहान सम्पन्न दोस्रो सेमी फाइनल खेल जित्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ निर्धारित र थपिएको तीस मिनटमा दुवै टोलीबाट गोल नभएपछि पेनाल्टी सुट आउटबाट विजय टोलीको टुङ्गो लगाएको हो पेनाल्टी सुट आउटमा अर्जेन्टिनाले नेदरल्याण्डसलाई चार दुई गोल अन्तरले पराजित गरेको हो उपाधिका लागि अर्जेन्टिनाले अब आइतबार उनातिस गते हिजोको विजेता जर्मनीसँग भिड्नेछ तेस्रो स्थानका लागि बाँकी भने पर्सि शनिबार राति ब्राजिल र नेदरल्याण्ड बीच खेल हुने तालिका छ बिहान दस बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू रोप्न एकपटक नेकपा एमालेको नेतृत्वका लागि आज दुवै पक्षले उम्मेद्वारी सार्वजनिक गर्दै केही बेरमा टुङ्गो लगाएर राष्ट्रिय सभा गृहमा उम्मेद्वारी सार्वजनिक गर्ने नेपाल पक्षको तयारी आकाशीय पानी पर्खेर बसेका किसानलाई छरुवा धान लगाउन कृषि व्यक्तिको सुझाव छरुवा धान लगाउन उपयुक्त हुने नाटका वरिष्ठ वैज्ञानिक ठाकुरको भनाई इजरायलद्वारा गाँजा क्षेत्रमा गराइएको हवाई कारवाहीमा पनि बहत्तर भन्दा बढी प्यालेस्टाइनीको स्यान गयो र विश्वकप फुटबलको अन्तिम सेमी फाइनल जित्ते अर्जेन्टिना फाइनलमा प्रवेश त बिहान दस बजेको अर्पण समाचार सकियो सुजिता हमाल नमस्कार यस अर्पण साथ में Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोक बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी टुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one मनोरञ्जनका लागि सुनो हजुर के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगरकै पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनु